निर्दोष अनुहारहरू छन् मेरो त घरमा पुराना उपहारहरू छन् मेरो त घरमा हुला कड्डामा मेरा बुढा बाबा है हुला कड्डामा मेरा बुढा बाबा है सबै बेरोजगार छन् बेरोजगारहरू छन् मेरो त घरमा निर्दोष अनुहारहरू छन् मेरो त घरमा पुराना उपहारहरू छन् मेरो त घरमा अभावै अभावमा पनि मुस्कुराउने अभावै अभावमा पनि मुस्कुराउने सब बेरोजगारहरू छन् मेरो त घरमा निर्दोष जनावरहरू छन् मेरो त घरमा पुराना उपहारहरू छन् मेरो त घरमा अभावै अभावमा पनि मुस्कुराउने अभावै अभावमा पनि मुस्कुराउने जुनका श्रृङ्गारहरू छन् मेरो त घरमा निर्दोषका अनुहारहरू छन् मेरो त घरमा पुराना उपहारहरू छन् मेरो त घरमा पत्थरसँग जुधेर टुटेको काँच जस्तै पत्थरसँग जुधेर टुटेको काँच जस्तै अभाग्य निधारहरू छन् मेरो त घरमा निर्दोष अनुहारहरू छन् मेरो त घरमा पुराना उपहारहरू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 रेडियो लगायतका मोबाइल एप्लिकेसन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ तपाईँकै मनको आवाज अनुभव अनुभूति सङ्घालिएका सुन्दर साहित्यिक शब्दबाटिका साहित्यका सबै विधामा रचित सृजनाहरू वाचन हुनेछन् यो कार्यक्रममा यति बेला कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप अन्जु पन्तको आवाजभित्र राजन राईको शब्द अनि राजन राज शिवाकोटीको सङ्गीत मिसाए जिन्दगी गीतपछि फेरि पनि हाजिर हुने नै छु हामीसँगै रहनुहोला जानेहरू जान्छन् तर रुवाएर किन जान्छन् जानेहरू जान्छन् तर रुवाएर किन जान्छन् याद ती नमेटिने भुलाएर किन जान्छन् जानेहरू जान्छन् तर रुवाएर किन जान्छन् सायद प्रायश्चितको सजिलो उपाय हो यो सायद प्रायश्चितको सजिलो उपाय हो यो होइन भने तप्पासु चुहाएर किन जान्छन् जानेहरू जान्छन् तर रुवाएर किन जान्छन् यात्री नमेटिने बोलाएर किन जान्छन् जानेहरू जान्छन् तर रुवाएर किन जान्छन् देवघाट तनहुका स्रष्टा माधव पोखरेल अनुरागको मुक्त थियो यो मेलबोर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स युके मलेसिया युएसए इन्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा ढुकढुकी अनलाइन रेडियो नेपाली संसार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ चौबिसै घण्टा सातै दिन प्रसारण हुने छोटो अवधिमै दर्जनौ अवार्ड जित्न सफल अनि नेपाली अनलाइन मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली संसार अनलाइन रेडियो हो यो W W W dot Nepali Sansar dot com मार्फत यहाँले नेपाली संसार संसार अनलाइन रेडियोका कार्यक्रमहरू सँगसँगै नेपाली संसार अनलाइन टिभी पनि सो वेबसाइटबाट हेर्न र सुन्न सक्नुहुनेछ स्वर्णिम प्रहरको बाह्रौं बसाई यति बेला तपाईँ सामु प्रस्तुत गरिरहेका छौं प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यति बेला म तपाईँकै सृजनाहरू उठाइरहेको छु पञ्च विस्मृत्युको लौ कथा यो चरणमा उठाउँछु च्याट शीर्षकको लौ कथा यो बसाईमा लुखातसाला तसाला मोबाइल फोन तिन टुक्रा भएर बजारियो सिमेन्टमाथि गोलभेडा भएको चेहरा सम्हाल्ने असफल प्रयत्न गर्दै बटुल्न लाग्यो आफैले बजारेको आफ्नो फोनका टुक्रा सहितले विवेक मुख थियो सहितको त्यो दुर्दशा देखेर दुवैले हेराहेर गरे एकअर्कालाई तर रत्ती बोलेनन् प्रवास परिवारको सम्झना र काँडे रातहरू चटारो सधैँ कामको र सुदूर भविष्यको कल्पना सहित र विवेक जस्ता लाखौं प्रवासीहरूले झेल्ने यो एउटा साझा र दुर्मम नियति मुन्नीको कुरा गर्थे नि म अँ भन् ऊ त मुन्नी नभएर मुन्ना भाइ पो रहेछ आँसो थाम्दै सोध्छ विवेक त्यो कसरी बुझिनस् लाटा केटीको नाम राखेर च्याटमा आउने त्यो त केटा पो रहेछ दुवै गल्ल हाँस्छन् सहितसँगै च्याटिङका यस्ता अनेकौँ उदाहरणहरू थिए कम्प्युटरको क नजाने सहित आजकल ठुलै विशेषज्ञ नै बनेको छ कसैको फोटोको कान काटेर सिङ जोड्नु परे सहित कसैको घाँटी काटेर शाहरुख खानको टाउको जोड्नु परे सहित कसैलाई च्याट रुम जोइन गर्न आएन सहित आजकल त अझ च्याट रुममा जान नयाँ नयाँ आइडी बनाउँदै अनलाइनमै बाँड्दै गरेको समेत देखिन्छ ऊ जसरी धेरैले उसको नाम जान्दछन् उसलाई धेरैको नाम आउँछ रानी करिश्मा प्रीति काजल प्रियङ्का आदि आदि एक दिन मैले उसको अस्ति नै मात्र किनेको फोन चर्केको देखेर सोधेँ यार जारेछस् नि यति राम्रो फोन दीर्घ स्वर तानेर बोले सहित के गर्ने कहिले फलाना ठाउँमा छु भन्छे त कहिले ढिस्कना ठाउँमा कहिले फलाना साथीसँग घुम्न गएकी छु भन्छे बोल्दा बोल्दै पछाडि दिए कसको कुरा हो रानी कि काजलको कहाँको च्याट पार्टनरको कुरा यहाँ घरकी लाइफ पार्टनरको कुरा भइरह ठाउँमा एकछिन अवाक टोलाए उसको रुम्ची अनुहारमाथि र हिँडे च्याट रुमतिर पञ्च विस्मृत्युको च्याटरुम शीर्षकको लघुकथा थियो यो कथाका लागि पनि उहाँलाई धेरै धेरै धन्यवाद यति बेला म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु सृजना वाचनकै क्रममा एउटा मुक्त उठाउँछु पोखरेल पुष्कर सहयात्री हुनुहुन्छ अर्घाकाछी पढेनाका श्रष्टा ओ पीडा उसले मलाई औधी दिँदैछ ओ पीडा उसले मलाई औधी दिँदैछ मायाको बदला चोट फिरौती दिँदैछ ओ पीडा मलाई उसले औधी दिँदैछ मायाको बदला चोट फिरौती दिँदैछ झुक्किएर पनि तेरो घरमा आउँदिन भन्दै झुक्किएर पनि तेरो घरमा आउँदिन भन्दै ओ पीडा उसले मलाई औधी दिँदैछ मायाको बदला चोट फिरौती दिँदैछ झुक्किएर पनि तेरो घरमा आउँदिन भन्दै निष्ठुरीले मलाई आज चुनौती दिँदैछ ओ पीडा उसले मलाई औती दिँदैछ मायाको पतला जोट फिरौती दिँदैछ पोखरेल पुष्कर सहयात्री अर्घाखाँची पढेनाका स्रष्टा हुनुहुन्थ्यो उहाँले पनि मिठो मुक्तका लागि धेरै धेरै धन्यवाद यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप रमेशराज भट्टराईको स्वर शब्द र सङ्गीतको साङ्गीतिक गजल तपाईँ माझ राख्छु बबाल हो गीतपछि फेरि पनि हाजिर हुने नै छु हामी सँगै रहनुहोला भन्छन् रे कमाल भो कोही जल्छन् रे आरिसले कोही भन्छन् रे कमाल भो आज कति डाहा गरोस् छुट्ने छैन हाम्रो माया छुट्ने छैन हाम्रो माया जसले जति डाहा गरोस् छुट्ने छैन हाम्रो माया जसले जति डाहा गरोस् छुट्ने छैन हाम्रो माया हाम्रो चोखो माया छुटाउन आज दुनिया नै पर्खाल भो हाम्रो चोखो माया छुटाउन आज दुनिया नै पर्खाल भो आज पानी पापी सहरमा बबाल भो बबाल भो पनि एउटा सीमा हुन्छ नि यार सताउनुको पनि एउटा सीमा हुन्छ नि यार रुवाउनुको पनि एउटा सीमा हुन्छ नि यार सताउनुको पनि एउटा सीमा हुन्छ नि यार प्राण पखेरु जानु बरु एकैपटक प्राण ली जानु बरु एकैपटक तडपाउनुको पनि एउटा सीमा हुन्छ नि यार सताउनुको पनि एउटा सीमा हुन्छ नि यार सिसा हो दिल चर्केपछि जोडिन्न थाहा होला सिसा हो दिल चर्केपछि जोडिन्न थाहा होला फुटाउनुको पनि एउटा सीमा हुन्छ नि यार सताउनुको पनि एउटा सीमा हुन्छ नि यार रुवाउनुको पनि एउटा सीमा हुन्छ नि यार पर्खिएरै जाने भयो यो जिन्दगी खेर पर्खिएरै जाने भयो यो जिन्दगी खेर कुराउनुको पनि एउटा सीमा हुन्छ नि यार सताउनुको पनि एउटा सीमा हुन्छ नि यार रुवाउनुको पनि एउटा सीमा हुन्छ नि यार कि त आफ्नो कि त पराई भनिदेऊ आजै कि त आफ्नो कि त पराई भनिदेऊ आजै झोलाउनुको पनि एउटा सीमा हुन्छ नि यार सताउनुको पनि एउटा सीमा हुन्छ नि यार रुवाउनुको पनि एउटा सीमा हुन्छ नि यार धनकुटाले गुवाका स्रष्टा नवराज नपोतित हाल युएमा रहनुभएका सर्जकको गजल थियो यो प्रवासमा नेपालीपन सूचना र मनोरञ्जनको भिन्नै संसार अस्ट्रेलिया मेलबोर्नद्वारा चौबिसै घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन दिन यहाँहरू माझ इन्टरनेटको माध्यमबाट मोबाइल तथा कम्प्युटरमा प्रवासबाट प्रसारित पहिलो बहुभाषिक रेडियो नेपाली संसार अनलाइन रेडियोमा हुनुहुन्छ तपाईँ साथै डब्लु नेपाली संसार डट कम मार्फत हामीलाई सुन्दै तथा नेपाली संसार अनलाइन टिभी पनि हेर्दै हुनुहुन्छ सक्नुहुनेछ तपाईँ कार्यक्रम स्वर्णिम प्रहरको बाह्रौँ बसाइमा छौँ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण थुप्रै सृजनाहरू छन् तपाईँका तिनै सृजनाहरू वाचन गरिरहेको छु यति बेला अर्जुन निर्जेन पौडेल चितवनका श्रेष्ठ हुनुहुन्छ गोरेटो शीर्षकको उहाँको कविता यो बसाइमा उठाउँछु अर्जुन निर्जेन पौडेलको कविता यो बसाइमा ऊ वर्षौंदेखि लमतन्न सुतिरहेछ प्रत्येक पाइलाहरूको चोट सहेर कसैको छातीमा टेकेर दौडिनेहरू कति हाकिम भए कति मन्त्री भए कति प्रधानमन्त्री भए कति फेरिए कति बच्लिए कति युरोप र अमेरिकातिर लागे कति खुट्टाको साटो उड्ने भए उड्ने भए तर न त ऊ बच्लियो न कर्तव्य बिर्सियो हजार झरीले रुझायो हजारौँ बटुवाको पसिनाले नि थ्रुक्कै भिजायो हजार पहिरोले चोट दियो तर त्यो गोरेटो सदियौँदेखि जस्ताको तस्तै छ आफ्नो छातीमा कुदाइरहेछ चिरा परेका पैतालाहरू अनि रमाइरहेछ बल बाढी र पसिनाहरूमा अर्जुन निर्जन पौडेलको गोरेटो शीर्षकको कविता थियो आत्मीयमन तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको बाह्रौँ बसाइमा म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु यति बेला सृजना वाचनकै क्रममा वरिष्ठ सर्जक ललिजन रावलको गजल उठाउँछु बैसालुई फुलहरू आँखाभरि बोकिआए बैसालुई फुलहरू आँखाभरि बोकिआए बमराले गाउने गीत ओठभरि बोकिआए बैसालुई फुलहरू आँखाभरि बोकिआए बमराले गाउने गीत ओठभरि बोकिआए मैले मात्र कहाँ हो र तिमीले पनि देख्यौ होला मैले मात्र कहाँ हो र तिमीले पनि देख्यौ होला जे जे देखे देखेपछि आफ्नो जिब्रो टोकिआए बैसालुई फुलहरू आँखाभरि बोकिआए बमराले गाउने गीत ओठभरि बोकिआए पिपनामा शून्य मात्र सधैँ हात लागेपछि पिपनामा शून्य मात्र सधैँ हात लागेपछि कल्पनाका पखेटामा आफै गोली आए पैसा लुई फुलहरू आँखाभरि आए भमराले गाउने गीत ओठभरि बोकिआए मेरो पछिल्तिर जसले मेरो मेरो कुरा काटिरह्यो मेरो पछिल्तिर जसले मेरै कुरा काटिरह्यो उसैलाई मैले आफ्नो प्रतिनिधि तोकिआएँ वैशालुई फुलहरू आँखाभरि बोकी बमराले गाउने गीत ओठभरि बोकी आए बतासले झ्याल झ्यालको मनको दुइटै पर्दा हल्लाउँछ बतासले झ्यालको मनको दुइटै पर्दा हल्लाउँछ त्यसैले त बतासालाई सङ्गारैमा रोकिआएँ लोही फुलहरू आँखाभरि आए भमराले गाउने गीत ओठभरि बोकिआए वरिष्ठ गजल सर्जक ललिजन रावलको गजल थियो यो यसै गजल सँगसँगै यति बेला कायकको तेस्रो साङ्गीतिक सौगात स्वरूप रूपक डोटेल र दुर्गा खरेलका आवाजभित्र शब्द सङ्गीत जानकी पन्तको बाछा त गरे तपाईँका लागि कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप तर्सियो आँसु बरबरी छाती बर्सियो छोटै चोट किन उसकै माया लाउँछ भुल्न खोज्छु सय चोटि हजार चोटी याद आउँछ सम्झना जति उसका जलाए सारा रोकिन्छन् कि भनेर आँसुका धारा जुन तारालाई ए मायाको तारिफ गर्ने यो दुनिया सारालाई यसरी बर्सियो आँसु बरबरे चर्कियो छाक चर्चरी महोत्सव झिलिमिल्ल पार तिम्रो सहरचोक र घोषणा गरिदेऊ फेरि जन्मिएको छ रामसा पथमा एउटा तिलस्मी फुल जुन फुल केवल मम्मी बादशाहहरूको मात्र हक हुनेछ अरूले सुँग्न समेत पाउने छैनन् तिमी मजाले मनाऊ यो उत्सव तिमी मजाले मनाऊ यो उत्सव बाल चारैतिर बल म पनि लालटेन लिएर पढिरहन्छु मेरा च्यातिएका पानाहरू यो देश कुनै चमेराको सुलीबाट जन्मिएको थिएन र अध्यारै गुफाको अस्ताउनेवाला पनि छैन अध्यारोमा हुर्कदा बढ्दा ठोकिनै रहन्छ देश गुफाका तिखा किनाराहरूमा आज फेरि ठोकियो यसमा के अचम्म हिमाल मुनिको बस्तीको ढाड कुर्चिएर तिमीको चर्को स्वरमा गाइराख चिनी जस्तो गुलियो लोकतन्त्रको गीत बुद्धको हात खुट्टा र मगज बाँधेर बेच उसैको मूर्ति र फराकिला फलाकी राष्ट्रियताको हाइब्रिड परिभाषा म भने कुटो लिएर हातमा खोतलिरहन्छु मेरो प्रदेशभित्रै गाडिएको मेरै हाडखोड पुच्छरबाट भएर डा ढाँडसम्म पुच्छरबाट भएर डाँडसम्म र ढाँडदेखि टाउकोसम्म बग्नुपर्ने देश केवल उही भित्र नै उमल्लिरहेछ म आफैले कन्याइ रहेछ म आफैलाई कन्याइरहेछु शताब्दीदेखि म अब टाउकोबाटै चोख्याउन चाहन्छु मेरो देशलाई र रोप्न चाहन्छु चोमो चोमलुङमाको सर्वोच्च शिर तिमी घोकाइ राख उही बासी प्रदेश र बटारी राख गेन लाग्दो तिम्रो जुङ म भने रोपेर खुट्टामा काँडाधार जुत्ता चढिरहन्छु नयाँ खोज शिखरमा म आज आधा गाडिएको छु जरुर गाडिएको छु तर जति गाडिएको छु त्यति नै उक्लिएको पनि छु त्यही त्यति नै उम्लिएको छु नघोच मेरो अनुहारभरि र नजिस्काउ मलाई म पोख्यौँला यो सडकभरि र तेजाबको रुख उम्रेला चोक चोकमा के तिमी दाडिम जस्तै गरी चपाउन सकौला मलाई तेजाबका फुलहरूलाई अमित शर्मा विश्वासको तिलस्मी फुल तेजाबका फुल शीर्षकको कविता थियो यो नियमन तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको बाह्रौँ बसाइमा सात पाँचौँ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ अन्तिम चरणमा तपाईँका केही सृजनाहरू वाचन गर्छु त्यस पछाडि तपाईँ माझबाट छुट्टिन्छु केही सृजनाहरू छन् मसँग तिनै सृजनाहरूलाई यति बेला उठाउँछु नारायण तिवारी विराटनगर हाल भक्तपुरमा रहनुभएका स्रष्टाको होला होला होइन होला शीर्षकको लौकथा व्यवसायमा उठाउने अनुमति चाहन्छु यति बेला नारायण तिवारी मलाई साह्रै सम्मान गर्दथे सम्पादकले काठमाडौँ गएको बेला म भेट्न जाँदा उनी औधी खुसी हुन्थे ओहो कहिले आउनुभयो कस्तो अपूर्व दर्शन तपाईँका रचना साह्रै उत्कृष्ट लाग्छन् आदि इत्यादि सम्मान प्रशंसाका शब्दहरू ओपल्ने उनी त्यो सम्पादक साह्रै सज्जन छन् यस्तै हुनुपर्छ सम्पादक साहित्यकारहरूलाई सम्मान दिन सक्ने आदर गर्न सक्ने सम्पादक र मेरो उमेर झन्डै पन्ध्र वर्षको अन्तर थियो उनी मलाई आदर गरेर दाजु सम्बोधन गर्थे एक दिन उनी विराटनगर आए मैले उनलाई त्यसै गरी आत्मीयता जताएँ जसरी काठमाडौँमा उनले म प्रति जताउँथे मैले घर लगे मेरो घर देखेर उनले नाक खुम्च्याएजै लाग्यो मलाई मैले आफैलाई एक झट्का दिएँ होइन होला मैले आफ्नो छोराछोरीलाई उहाँ त काठमाडौँको ठुलो सम्पादक नमस्ते गर भनेर हराएँ उनले फेरि पनि आँखी भई खुम्च्याएजै लाग्यो मलाई मैले फेरि पनि टाउको झट्काएँ होइन होला मैले हजार ठाउँ च्यातिएको लुगा पहिरेकी ओठमुख सुकेकी आफ्नी प्यारी पत्नीसित परिचय गराए ऊ मेरी श्रीमती अनि उहाँ सम्पादक उनले हात मरेर उठेझै लाग्यो मलाई मैले फेरि पनि आफूलाई झट्काएँ होइन होला सम्पादक त्यस्तो मान्छे होइन हुँदै होइन त्यसपछि सम्पादकलाई सकि नसकी एक एक्सा खुवाएरै पठाएँ मैले सम्पादक गइसकेपछि श्रीमतीले भने कस्तो गजक्क पर्ने मान्छे मलाई पनि कस्तो कस्तो नमाइ नरमाइलो लागिरह्यो म फेरि काठमाडौँ गएर गएका बेला फेरि सम्पादकलाई भेट्न सम्पादकका कोठामा उपस्थित भए तर अह सम्पादकले पहिले झै हात उठाएनन् मुखमा मुस्कान हावभावमा आत्मीयता आधार सम्मान केही उमारेनन् म झस्किएँ किन सम्पादकको म प्रति त्यत्रो अनायसै सम्पादक मेरो घर पधारेका बेला उनको मुड बिग्रेको अनुहार चलचित्र झैँ मेरो आँखामा नाच्यो मलाई लाग्यो लेखकको रचना मात्रै राम्रो भएर नपुग्ने रहेछ लेखकको घर पनि राम्रो हुनुपर्ने रहेछ लेखकको रचना मात्र होइन श्रीमती केटाकेटी पनि रुन्चे होइनन् धनको प्रतापले पाक्क पुक्क भएको हुनुपर्ने रहेछ मेरो मन पनि खिन्न भयो म त्यस दिनदेखि कहिल्यै पनि सम्पादकको कोठामा गइनँ नारायण तिवारीको होइन होला शीर्षकको लघुकथा थियो यो आत्मीय मन यति बेला तपाईँ हुनुहुन्छ कार्यक्रम स्वर्णिम प्रहरमा स्वर्णिम प्रहरको अन्तिम बसाइमा सुचित्रा खनि खनिया भरतपुर चितवनका स्रष्टाको गीत उठाउँछु यति बेला सुचित्रा खनिया एउटा खुसी रोपिदिए लाली अदरमा बगर पनि बगैँचा भो माली नजरमा एउटा खुसी रोपिदिए लाली अदरमा बगर पनि बगैँचा भो माली नजरमा टिपी राख्नु यस्तो मन खस्यो भने कतै सजाएर दिलभित्र राख्नु जताततै टुसाउला ढुङ्गा पनि खाली बगरमा एउटा खुसी रोपिदिए लाली अदरमा बगर पनि बगैँचा भो माली नजरमा एउटा थुङ्गा सुहाउला शिरमा शिरबन्दी होला त्यस्तो पिरती नभएको आज आजभोलि सुनिँदैछ ताली सहरमा एउटा खुसी रोपिदिए लाली अधरमा बगर पनि बगैँचा भो माली नजरमा सुचित्रा खनिया भरतपुर चितवनका स्रष्टाको गीत थियो यो उहाँलाई पनि धेरै धेरै धन्यवाद हुँदैन रुख बिना पात हुँदैन हुँदैन रुख बिना पात हुँदैन सुन रात नडली प्रभात हुँदैन घायल दीपक कार्की वनकटा लालपुर बाँके हाल भारतमा रहनुभएका सर्जकको मुक्तक उठाउँदैछु यो चरणमा हुँदैन रुख बिना पात हुँदैन सुन रात न डली प्रभात हुँदैन तिमी सधैँ अछुतको कुरा गर्छौ हुँदैन रुख बिना पात हुँदैन सुन रात न डली प्रभात हुँदैन तिमी सधैँ अछुतको कुरा गर्छौ मायामा कुनै जात जात भात हुँदैन हुँदैन रुख बिना पात हुँदैन सुन रात नढली प्रभात हुँदैन हुँदैन रुख बिना पात हुँदैन घायल दिपक कार्कीजीलाई पनि मुक्तका लागि धेरै धेरै धन्यवाद यसका साथै स्वर्णिम प्रहरको यो बसाइ पनि भेट मार्ने बेला भयो आत्मीय मन तपाईँलाई स्वर्णिम प्रहरको बाह्रौँ बसाइ कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नभुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना Swarnim Prahar at Gmail dot com SWAR at Gmail dot com फेसबुकमा स्वर्णिम प्रहर नामक दुई फेसबुक प्रोफाइल र पेज अनि W W W dot Facebook Facebook dot com Nepali Sanchar radio Australia मार्फत सहयात्रा तय गर्न सक्नुहुनेछ एउटा जानकारी स्वर्णिम प्रहरका अबका अङ्कहरू नेपाली सञ्चार अनलाइन रेडियोसँगै W W W dot Mero Manko Sathi dot blogspot dot com W W W dot एमइआरओएमएनकेओएसएटिएचआई डट भिएलओजिएसपिओटी डट कम मार्फत पनि तपाईँले चाहेको बेला कार्यक्रम डाउनलोड गरेर सुन्न दिन सक्नुहुनेछ यतिन्जेल आफ्नो महत्त्वपूर्ण समय खर्चिएर स्वर्णिम प्रहरसँगै रहनुभयो नेपाली संसार अनलाइन रेडियोसँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली संसार अनलाइन रेडियो टिम अस्ट्रेलियाप्रति हार्दिक आभार कार्यक्रमको अन्तिम साङ्गीतिक स्वागत स्वरूप प्रमोद खरेलको आवाजभित्र राजेन्द्र थापाको शब्द आशिष अविरलको सङ्गीत मनै कन्ट्रोल हुँदैन यो रमाइलो गीत तपाईँ माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यो बसाइबाट उजेलिन्छौँ अर्को हप्ता फेरि पनि भेट्नेछौँ तपाईँको यो हप्ता सुखद अनि सृजनशील बनोस् हस्त नमस्कार कन्ट्रोलै हुँदैन मलाई हुँदैन कोही त यति यति यति यति यति राम्री कि मलाई कन्ट्रोलै हुँदैन